आफूलाई मन पर्यो सधैँ अटल सधैँ निडर हाम्रै ध्रुव चेतनाको ज्योति बाली पार्छ झिल्मिल सारा उज्यालोको शक्ति हो यो हाम्रै ध्रुव सामुदायिक रेडियो ध्रुव मुक्तको भोकोमा आहारा खोज्न आएको छु तपाईँको पिता अनि सहारा खोज्न आएको छु मिठा रसिला मुक्तकहरू सँगै मेरो सवाल तपाईँको जवाफ यो कार्यक्रम चार लाइन मुक्तक तिमीदेखि धेरै टाढा भाग्न तयार छु तिमीदेखि धेरै टाढा भाग्न तयार छु हुन्छौ भने खुसी तिमीलाई त्याग्न तयार छु तिमीदेखि धेरै टाढा भाग्न तयार छु हुन्छौ भने खुसी तिमीलाई त्याग्न तयार छु म बोल्दा चित्त तिम्रो दुख्छ भने यसरी म बोल्दा चित्त तिम्रो दुख्छ भने यसरी तिमीलाई दिएको मुटु फिर्ता माग्न तयार छु तिमीदेखि धेरै टाढा भाग्न तयार छु हुन्छौ भने खुसी तिमीलाई त्याग्न तयार छु मेरो बोली सुन्दा तिम्रो मन दुख्छ भने म सामु पर्दा तिम्रो शिर झुक्छ भने मेरो बोली सुन्दा मन दुख्छ भने म सामु पर्दा तिम्रो शिर झुक्छ भने तिम्रो सहर छोडी टाढा गइदिन सक्छु म तिम्रो नजरदेखि पर भइदिन सक्छु म मेरो बोली सुन्दा तिम्रो मन दुख्छ भने मेरो बोली सुन्दा तिम्रो मन दुख्छ भने नमस्कार मिठा रसिला मुक्तक अनि मेरो सवाल तपाईँको जवाब विशुद्ध मुक्तक एक मात्र कार्यक्रम हो कार्यक्रम चार लाइन मुक्तको आजको योरको नयाँ श्रृङ्खलासँगै पुनः उपस्थित भएका छौँ प्रतिबाट साथ दिने साथी बिन्दास पिआरटीसँगै सुनिल महत्त्व हजुर तपाईँलाई फर्कुनको आवाज दिलाउने सामुदायिक रेडियो रेडियो ध्रुवतारा उनानब्बे दशमलव आठ मेघार्स तपाईँ यति बेला सुनिरहनु भएको छ सँगै इन्टरनेट अनलाइनको W W W dot radio Dhruvatara dot com अथवा W W W dot news Chitwan dot com मार्फत तपाईँले संसारभर हामीलाई एकसाथ सुनिरहनु भएको छ शुक्रबार आउँछौँ हामी राति बिबिसी नेपाली सेवापछि लगभग दस बजेको समय हामी तपाईँसँग रहन्छौँ तपाईँको मुक्तक तपाईँको आवाजमा अनि तपाईँको मुक्तक यो सुनिलको आवाजमा दुई तरिकाबाट हामी कार्यक्रममा यहाँलाई सहभागी गराउने गर्छौँ सोच्न चाहनुहुन्छ आफ्नो मुक्तकलाई आफ्नै आवाजमा बाजाउनुहोस् डायल गर्नुहोस् मेरो प्यारो साथी शून्य छप्पन्न पाँच छब्बिस एक सय छयासी हाम्रो स्टुडियोको टेलिफोन नम्बर हो यो नम्बर डायल गर्नुहोला र आफ्नो मुक्तकलाई आफ्नै आवाजमा वाचन गर्न सक्नुहुन्छ सँगै फेसबुक पेजमा धेरै मुक्तक आएका छन् ती पेजमा आएका मुक्तक म वाचन गर्नेछु सँगै गएको साताको अन्त्यमा मैले तपाईँको लागि राखेको सवाल माथिको जवाब पनि मसँग छन् सँगै अन्त्यमा एउटा सवाल पक्का पनि यहाँको लागि राख्नेछु सँगै तपाईँले कार्यक्रम विभिन्न ब्लगहरूबाट पनि सुन्दै आइरहनु भएको छ कार्यक्रमको अफिसियल ब्लग चार लाइन मुक्तक dot blogspot dot com Chisapani Nepal dot blog dot com त्यसै गरी Mohan Bihani dot blog dot कमबाट पनि तपाईँले कार्यक्रम डाउनलोड गरेर सुन्दै आइरहनु भएको छ कार्यक्रम चार लाइन मुक्तक सुनिरहनु भएको छ धेरै मुक्त गाएका छन् तर त्योभन्दा अगाडि सुना छपन्न पाँच छब्बिस एक सय छयासी यो नम्बर तपाईँको लागि खोलिरहेका छौँ कोही साथी हुनुहुन्छ सुरुवातमा उहाँको आवाज हामी कार्यक्रममा मिसाउने प्रयास गर्दैछौँ तपाईँ सुन्ना छपन्न पाँच छब्बिस एक सय छयासी डायल गर्नुलाई एकैछिनपछि तपाईँलाई लिन्छौँ किनकि यति बेला फोन लाइन बिजी छ कोही हुनुहुन्छ होला हो हेलो हजुर नमस्ते नमस्ते कहाँबाट बोल्दै हुनुहोस् पार्वती पार्वतीपुरतिरबाट कल्पना गुरुङ के छ कल्पना खबर सब ठिकठाक छ खानपिन भइसक्यो हजुर भएको छैन है हुन्छ त्यसपछि कार्यक्रम सकिसके पछाडि सँगै खाउँला है हस् हुन्छ कल्पना प्रोग्राममा आउनु भएको छ मुक्त छौँ पहिला किताब बन्न चाहन्न म जसको कुनै अस्तित्व छैन खुल्ला किताब बन्न चाहन्न म जसको कुनै अस्तित्व छैन पिन्जडाको सुगा पनि होइन म त्यसको कुनै व्यक्तित्व छैन हुर्किरहेको पैसा एक्लै कता कता अभाव कसैको कल्पना गुरुङ हामीलाई फोन गरिदिनु पार्वतीबाट तर उहाँसँगको सम्बन्ध विच्छेद भएको छ पालो तपाईँको शून्य छपन्न पाँच छब्बिस एक सय छयासी यो नम्बर तपाईँको खोलिरहेका छौँ मुक्तको पुरा सुन्न पाएन मात्रै दुई लाइन सुनेका थियौँ शून्य छपन्न पाँच छब्बिस एक सय छयासी यो नम्बर तपाईँको हामी खोलिरहेका छौँ मङ्सिरमा रङ्गिन हुने मन रहेछ तिम्रो मङ्सिरमा रङ्गिन हुने मन रहेछ तिम्रो अर्कैसँग दिनरात बिताउने वचन रहेछ तिम्रो मङ्सिरमा रङ्गिन हुने मन रहेछ तिम्रो अर्कैसँग दिनरात बिताउने वचन रहेछ तिम्रो बोलेर हाँसेर मक्ख बनाए बोलेर हाँसेर मख बनाई माया प्रेमको धोका दिने जीवन रहेछ तिम्रो मङ्सिरमा रङ्गिन हुने मन रहेछ तिम्रो अर्कैसँग दिनरात बिताउने वचन रहेछ तिम्रो वाह निकै मिठो मुक्तक दिवी घायल रोल्पा हाल मलेसिया यो मुक्तक फेसबुक पेजमा उहाँले पोस्ट गर्नुभएको धन्यवाद दिन चाहन्छु कोही साथी हुनुहुन्छ यति बेला उहाँसँग कुराकानी गर्छ होला हो हजुर नमस्ते कहाँबाट को बोल्दै हुनुहुन्छ भरपुरबाट अमृता न्युपाने उदासी के छ अमृता खबर एकदम ठिक हाम्रो पनि सब ठाक समृता हुन्छ कार्यक्रममा आउनु भएको छ के छ नयाँ नौलो खबर <laughs> सबै पुरानो है हुन्छ मुक्तक सुन्छौँ सुरु गर्नुहोस् मनका सबै पीडाहरू बोल्नेछन् यी आँसुले मनका सबै पीडाहरू बोल्नेछन् यी आँसुले तिमीलाई पनि कुनै दिन बोल्नेछन् यी आँसुले चोखो पनि तिमी जति टाढा भाग्न खोजे पनि चोखो पनि तिमी जति टाढा भाग्न खोज्यो भने तिम्रो मेरो सम्बन्धलाई खोल्नेछ नि आफूले मनका सबै पीडाहरू बोल्नेछ नि आफूले तिमीलाई पनि कुनै दिन बोल्नेछ नि आफूले <laughs> निकै मिठो मुक्तक हुन्छ अब अमृता कार्यक्रममा आउनुभयो मिठो मुक्तक वाचन गर्नुभयो कार्यक्रममा आउँदै गर्नु होला छुट्नेछ है अमृता न्युपानी उदासी हामीलाई फोन गर्दै हुन्थ्यो सुना सपन्न पाँच छब्बिस एक सय छयासी नम्बर तपाईँको लागि हामी खोलिरहेका छौँ माया नै मायाको बहार दिन्छु तिमीलाई माया नै मायाको बहार दिन्छु तिमीलाई जिन्दगीभर पुग्ने प्यार दिन्छु तिमीलाई माया नै मायाको बहार दिन्छु तिमीलाई जिन्दगीभर पुग्ने प्यार दिन्छु तिमीलाई तिमी मात्रै मलाई विश्वास गरी हेर माया नै मायाको बहार दिन्छु तिमीलाई तिमीलाई जिन्दगीभर तिमीलाई पुग तिमीलाई जिन्दगीभर पुग्ने प्यार दिन्छु तिमीलाई तिमी मात्रै मलाई विश्वास गरी हेर प्यार नै प्यारको सारा संसार दिन्छु तिमीलाई माया नै मायाको बहार दिन्छु तिमीलाई निकै मिठो मुक्तक हो लोकराज सर्जन हाल बर्दियाबाट यो मुक्तक फेसबुक पेजमा पोस्ट गर्नुभएको मुक्तको लागि धन्यवाद दिन्छु कोही साथी हुनुहुन्छ उहाँसँग कुराकानी गर्छु होला हो हेलो हजुर नमस्ते कहाँबाट को बोल्दै हुनुहुन्छ भरपुरदेखि कविन्द्र सायद एकपटक यहाँसँग कुराकानी भएको हुनुपर्छ क्यारे है भरतपुर कुन ठाउँबाट फोन गर्दै कविन्द्रजी भरतपुर चौबिस कोटीबाटै फोन कर कार्यक्रम सुन्नुहुन्छ कस्तो लाग्छ यहाँलाई कार्यक्रम एकदमै राम्रो लाग्छ है के छ सल्लाह सुझाव कार्यक्रम चार लाइन प्रतिको एकदमै राम्रो छ मुक्तक हुन्छ हुन्छ कविन्द्रजी कार्यक्रम आउनु भएको छ मुक्तक सुन्छौँ यहाँको सुरु गर्नुहोस् तिम्रा मेरा भित्रका रहर बेग्ला बेग्लै तिमी हाँस्ने मरुनी रहर सहर बेग्ला बेग्लै तिम्रा मेरा भित्रका रहर बेग्ला बेग्लै आज आई समयले घाँत गर्दा यसरी नै आज आई समयले घाँत गर्दा यसरी नै तिमी फुल्ने म जल्ने सरखर बेग्ला बेग्लै तिम्रा मेरा मनभित्रका रहर बेग्ला बेग्लै तिमी हाँस्ने मरुनी सहर बेग्ला बेग्लै है सुटेपछि तिमीसँग बर्बादीमा छु छुटेपछि तिमीसँग बर्बादीमा छु लगभग लगभग जिन्दगीको समाधिमा छु छुटेपछि तिमीसँग बर्बादीमा छु लगभग लगभग जिन्दगीको समाधिमा छु कुनै ठोस परिचय नभएपछि जिन्दगीको कुनै ठोस परिचय नभएपछि जीवनको उर्लदो खहरे अनि बोतलको आँधीमा छु बेतोडको आँधीमा छु छुटेपछि तिमीसँग बर्बादीमा छु लगभग लगभग जिन्दगीको समाधिमा छु मुक्तको अजय भुसाल फलेवास देवीस्थान सात पर्वत र हाल भरत दशौनबाट यो मुक्तको फेसबुक पेजमा पोस्ट गर्नुभएको मुक्तको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु अझै भूषालले फेसबुक पेजमा यो मुक्तक पोस्ट गर्नुभएको सुना छपन्न पाँच छब्बिस एक सय छयासीको बाटो तपाईँलाई खोलिरहेका छौँ मात्र कविन्द्रजीले हामीलाई फोन गरिदिनु छब्बिस कोटीबाट सुना छपन्न पाँच छब्बिस एक सय छयासी तपाईँको लागि हामी यो नम्बर खोलिरहेका छौँ कोही साथी फोन सम्पर्कमा आउने तयारी गर्दै हुनुहुन्छ मैले जहाँसम्म जानकारी पाएँ अनुसार कोही साथी हुनुहुन्छ उहाँको आवाज यति बेला कार्यक्रममा मिस बसाउँछौँ हेलो हेलो हेलो हजुर नमस्ते हजुर नमस्ते कहाँबाटको बोल्दै हुनुहोस् अविरल अविरल <laughs> धेरै दिनपछि यहाँसँग भेटौँ मैले ठ्याक्कै चिने कहाँ हुनुहुन्छ अहिले त्रिचोकतिरै हुनुहुन्छ भन्नुहोस् नाइनोल खबर कसरी दिन बित्दैछ यहाँको अब मौसम चिसो छ अब यस्तै छ मौसम चिसो छ भनेपछि बसा यतै त्यतै छ आजकल अहिलेसम्म यतै छ है हुन्छ अविराजजी <laughs> धेरै दिनपछि यहाँको मुक्तक सुन्न पाइरहेका छौँ खुसी लागेको छ भेट पनि धेरै दिनपछि भएको छ मलाई पनि एकदम खुसी लागिरहेको छ है कार्यक्रम त सुनिराख्नुहुन्छ एकदम कार्यक्रम त छुटाउँदै छुटाउँदैन अब हुन्छ अविरालजी कार्यक्रम मुक्तक सुन्छौँ सुरु गर्नुहोस् भर्खर चुनाव सकिएको छ है नेताहरूलाई अलिकति खबरदारी गर्नु हुन्छ सुरु गर्नुहोस् <laughs> खबरदार यो लोकलाई यमलोकको ढोका बनाउन पाउँदैनौ खबरदार यो लोकलाई यमलोकको ढोका बनाउन पाउँदैनौ जनतालाई नाङ्गा अनि भोका बनाउन पाउँदैनौ खबरदार यो लोकलाई यमलोकको धोका बनाउन पाउँदैनौ जनतालाई नाङ्गा र भोका बनाउन पाउँदैनौ जसका नाममा शासन सत्ता चलाउँदैछ नेता हो उसैलाई बलिको बोका बनाउन पाउँदैनौ खबरदार यो लोकलाई यमलोकको ढोका बनाउन पाउँदैन हो यो खबरदारी खबरदारी <laughs> ठिक ठाउँसम्म पुगोस् हाम्रो शुभकामना हुन्छ अविरलजी कार्यक्रममा अनुभव कार्यक्रममा आउँदै गर्नुहोला छुट्टिन्छ अहिले भने है हस् नमस्कार अविरल हामीलाई फोन गरिदिन्थ्यो त्रिसुकबाट भरतपुर त्रिसुकबाट हामीलाई फोन गरिदिन्थ्यो जितमा पनि उनी रमाउन सकेनन् जितमा पनि उनी रमाउन सकेनन् फुलको गुच्छा दिँदा समाउन सकेनन् जितमा पनि उनी रमाउन सकेनन् फुलको गुच्छा दिँदा समाउन सकेनन् चार वर्ष सभासद हुँदा पनि चार वर्ष सभासद हुँदा पनि जाबु पाँच तले घर सिवाय कमाउन सकेनन् जितमा पनि उनी रमाउन सकेनन् फुलको गुच्छा दिँदा समाउन सकेनन् मुक्तक हो कमल पाण्डे चापाकोट सार स्याङ्जाबाट यो मुक्तक फेसको पेजमा पोस्ट गर्नुभएको धेरै धेरै धन्यवाद सुना छपन्न पाँच छब्बिस एक सय छयासीको बाटो तपाईँलाई खुल्ला छ तर यति बेला एउटा सुन्दर आवाज अगाडि सार्दैछु सुना छपन्न पाँच छब्बिस एक सय डायल गर्दै गर्नुहोला दिएर सिङ्गारमा गाजल लगाइन छु बिर्सिएर सिङ्गारमा गाजल लगाइन छु तेरेका तारमा तेरेका तारमा गाजल लगाइन छु लगाइन थियो बिर्सिएर सिङ्गारमा गाजल म दिनका कुरा गर्छु तिमी रातका कुरा गर्छौ म दिनका कुरा गर्छु तिमी रातका कुरा गर्छौ म बोटको कुरा गर्छु तिमी पातका कुरा गर्छौ म दिनका कुरा गर्छु तिमी रातका कुरा गर्छौ म बोटको कुरा गर्छु तिमी पातका कुरा गर्छौ कस्तो अनौठो बानी तिम्रो हुँदै गएको छ असेल कस्तो अनौठो बानी हुँदै गएको छ असेल म सातका कुरा गर्छु तिमी जातका कुरा गर्छौ म दिनका कुरा गर्छु तिमी रातका कुरा गर्छौ म बोटको कुरा गर्छु तिमी पातका कुरा गर्छौ मैले मुक्तक उठान गरेँ अन्जान यात्रीको यो मुक्तक भर्खर मात्रै रेडियो सुन्दै हुनुहुन्छ सुनिरहनु भएको छ भने फ्रिक्वेन्सी मोडुलेसनको उनानब्बे दशमलव आठ मेगार्स र इन्टरनेट अनलाइनबाट हामीलाई सुन्दै हुनुहुन्छ भने W W W dot radio Dhruvatara dot com अथवा न्युज चितवन डट कम मार्फत तपाईँले संसारभर हामीले एकसाथ सुनिरहनु भएको छ सुन्ना सपना पाँच छब्बिस एक सय छयासी मार्फत तपाईँको आवाजमा तपाईँको मुक्तक सुनिरहेका छौँ सँगै फेसबुक पेजबाट आएका मुक्तक म वाचन गरिरहेको छु तर यति बेला कोही साथी सम्पर्कमा आउनु भएको छ उहाँसँग हामी कुराकानी गर्छौँ हेलो कोही साथी हुनुहुन्छ सम्पर्कमा हामी उहाँसँग कुराकानी गर्ने तयारी गर्दैछौँ कोही साथी हुनुहुन्छ सम्पर्कमा कोही साथी सम्पर्कमा हुनुहुन्छ होला हो कोही साथी सम्पर्कमा आउनु भएको छ होला हो हजुर नमस्ते कहाँबाट बोल्दै हुनुहुन्छ काँकड फेरि फेरि भन्नुहोस् त साथी कहाँबाट बोल्दै हुनुहुन्छ काँकड गाविस कुन ठाउँ पऱ्यो साथी कुन जिल्ला ए मकवानपुर जिल्ला काँक्र गाविसबाट हामीलाई फोन गर्दै हुन्छ अनि के गर्नुहुन्छ साथी यहाँ शुभ नाम भन्नुहोस् त ए बाबु तामाङ हामीलाई काँक्र गाविस मकवानपुरबाट फोन गरिदिनुहुन्छ के गर्नुहुन्छ बाबुजीले ए घरतिर बसोबास मात्रै गर्नुहुन्छ अनि कार्यक्रम कतिको सुन्नुहुन्छ यहाँले कार्यक्रम सुनिराख्नुहुन्छ मुक्तक कतिको लेख्नुहुन्छ यहाँले ए त्यसो भए आज कार्यक्रममा मुक्तक छैन <laughs> सुन्छ कार्यक्रम मन पराउनु भयो माया गरिदिनु भयो र फोन गरिदिनु भयो धेरै धेरै धन्यवाद आउँदै गर्नुहोला आगामी दिनमा मुक्तक लेख्ने प्रयास गर्नुहोला है हस् छुट्टिन्छौँ बाबु तामाङ हामीलाई मकवानपुरबाट फोन थियो उहाँले कार्यक्रम मन पराउँछ मनपर्छ र मन परेका कुराहरू मात्रै गर्नको लागि फोन गर्नुभएको रहेछ शून्य सपना पाँच छब्बिस एक सय छयासी तपाईँले मुक्तक सुनाउनु पर्ने नम्बर म मुक्त गीत बेला वाचन गर्छु मान्छेले जुनमा के देखे देखे मान्छेले जुनमा के देखे देखे वाह वाह गर्छन् उनमा के देखे देखे मान्छेले जुनमा के देखे देखे मान्छेले जुनमा के देखे देखे वाह वाह गर्छन् उनमा के देखे देखे मलाई भने हरेक रात रुवाउँछ मले मलाई भने हरेक रात रुवाउँछ बैगुनी खुनमा के देखे देखे मान्छेले जुनमा के देखे देखे वाह वाह गर्छन् उनमा के देखे देखे गङ्गा भुषाल सुदाञ्जली देवचुली छ रामबास नवलपुर राशिबाट यो मुक्तक फेसबुक पेजमा पोस्ट गर्नुभएको मुक्तकलाई धन्यवाद दिन चाहन्छु सरगम भुषाल गङ्गा भुसाल सुदाञ्जलीलाई मिठो मुक्तकलाई कोही साथी सम्पर्कमा हुनुहुन्छ उहाँको आवाज यति बेला कार्यक्रममा मिसाउँछु होला हो हजुर नमस्ते कहाँबाट बोल्दै हुनुहुन्छ म दुबईदेखि पवन घरती मगर कमन कमल घरती मगर कहाँबाट साथी दुबईदेखि पवन घरती मगर ए दुबईदेखि हामीलाई फोन गर्दै हुन्छ पवन घरती मगर पवनजी पहिलोपल्ट कार्यक्रममा सहभागिता जनाउँदै हुनुहुन्छ यहाँले हजुर सुन्न धेरै भयो पुरानै हजुरको आवाज सुनेको धेरै भयो तर कार्यक्रममा पहिलो सहभागी कार्यक्रम धेरै सुन्ने मान्छे आज पहिलोपटक फोन गर्दै हुनुहुन्छ निकै खुसी लागेको छ मुक्त कतिको लेख्नुहुन्छ पवनजी अब समयको सदुपयोग अब रोजगारको सिलसिलामा दुबईमा अब समयको सदुपयोग गर्नु यति बेला दुबईको मौसम बताइदिनुहोस् न कस्तो छ दुबई दुबईमा अहिले जाडो बढ्दैछ जाडो जाडो बढ्दो क्रम जारी छ हुन्छ पवनसी कार्यक्रममा आउनु भएको छ मुक्तक सुनौ यहाँको हजुर सुरु गरौँ सुरु गर्नुहोस् काँडाले त केही पल बिजाउने रहेछ काँडाले त केही पल बिजाउने रहेछ आवरणमा घाउहरू उठाउने रहेछ आँडाले त केतल भिजाउने रहेछ आवरणमा घाउहरू उठाउने रहेछ आँखा लोभी भएर नै फुल रोजेको थिए काँडाले त केही पल बिजाउने रहेछ आवरणमा घाउहरू उठाउने रहेछ आँखा लोभी भएर नै फुल रोजेको थिए फुलले जाने भित्री मुटु दुखाउने रहेछ फुलले जाने भित्री मुटु दुखाउने रहेछ है पराईलाई खुसी पराईलाई खुसीको फुल दियो तिमी पराईलाई खुसीको फुल दियौ तिमी मलाई भने आँसुको मूल दियौ तिमी ममा तिमीले के कमी देख्यौ र आज ममा तिमीले के कमी देख्यौ र आज मेरो काख रित्तो बनाई कसैको काखमा फुलिदियौ तिमी पराईलाई खुसीको फुल दियौ तिमी मलाई भने आँसुको मूल दियौ तिमी हस् हुन्छ छुट्टिन्छु पवनजी कार्यक्रममा आउँदै गर्नुलाई है पवनजी हामीलाई पवन घरती हामीलाई दुबईबाट फोन गर्दै हुन्थ्यो र मुक्तक मैले उठाएको थिएँ सूर्य बुढाथोकी रोल्पा हाल मलेसियाबाट मुक्तक मलाई फेसबुक पेजमा पोस्ट गर्नुभएको अर्को मुक्तक म उठाउँछु फटाफट पानीको पानीले सिउँदोको पानीले सिउँदोको सिन्दुर बगायो पानीले सिउँदोको सिन्दुर बगायो सपनाहरू हावाहुरीले उडायो पानीले सिउँदोको सिन्दुर बगायो सपनाहरू हावाहुरीले उडायो विधवा तिमीलाई बनाइदिएर विधुवा तिमीलाई बनाइदिएर मलाई दैवले तिमीबाट छुटायो पानीले सिउँदोको सिन्दुर बगायो सपनाहरू हावाहुरीले उडायो मुक्तको तनहुबाट जीवन सुन्दर श्रेष्ठ धन्यवाद दिन चाहन्छु मुक्तकलाई अर्को मुक्तक उठाउँछु सुमेश्वतीको मुक्तक हो ईश्वरलाई भेटी चढाउनुको के अर्थ ईश्वरलाई भेटी चढाउनुको के अर्थ केटा न केटी पढाउनुको के अर्थ ईश्वरलाई भेटी चढाउनुको के अर्थ केटा न केटी पढाउनुको के अर्थ जसले संसार देखायो उसैलाई लत्याएर जसले संसार देखायो उसैलाई लत्याएर तेत्तिस तेत्तिस ईश्वरलाई कोटी कराउनुको के अर्थ ईश्वरलाई भेटी चढाउनुको के अर्थ केटा न केटी पढाउनुको के अर्थ मुक्तको सुमिश्वती धन्यवाद मुक्तको लागि अर्को मुक्त पनि म यति बेला लिन चाहन्छु दिपक श्रियस दिपक बुढाथोकी रोल्पा हाल मलेसिया जिउँदै मारेर गयो मेरो नजरमा नाउ जिउँदै मारेर गयो मेरो नजरमा नाउ म बस्दै गरेको गाउँ घरमा नाउ जिउँदै मारेर गयो मेरो नजरमा नाउ म बस्दै गरेको गाउँ घरमा नाउ माया साट्न सिक्यौ डाँडा काट्न पनि सिक माया साट्न सिक्यौ डाँडा काट्न पनि सिक सक्छौ भने सक्छौ भने मेरो त्यो सहरमा नाउ जिउँदै मारेर गयो मेरो नजरमा नाउ म बस्दै गरेको गाउँ घरमा नाउ मुक्त हो दिपक बुढाथोकी रोल्पा तरहाल मलेसियाबाट मुक्त फेसबुक पेजमा पोस्ट गर्नुभएको दिपकजी मुक्तको लागि यहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु कार्यक्रम चाललाई मुक्त सुनिरहनु भएको छ र गएको साथको गन्तीमा मैले तपाईँको लागि राखेको सवाल माथिको जवाब पनि मसँग छन् ती जवाब पनि म एकैछिनपछि लिन्छु तर यति बेला समुद्र आवाज म तपाईँको लागि अगाडि सार्दैछु त्यसपछि म सुमु जवाफ लिएर लाउनेछु गएको साथको अन्त्यमा मैले तपाईँको लागि राखेको सवाल माथिको जवाब एकैछिनपछि लिएर आउनेछ खोल हजुर कार्यक्रम चारलाइन मुक्ति तपाईँ सुनिरहनु भएको छ मात्र रेडियो सुन्दै हुनुहुन्छ भने सुन्दर आवाज तपाईँको लागि अगाडि साह्रै सहयात्री बन्न मिठो बोली ल्याउनु सहयात्री बन्न मिठो बोली ल्याउनु जन्म घर छोडी जान्छु डोली ल्याउनु तिमी सहयात्री बन्न मिठो डोली आउनु डोली लिआउनु जन्म घर छोडी जान्छु डोली लिआउनु कालो तिम्रो लागि जीवन अर्पण गरिदि गर्नेछु कालो तिम्रै लागि जीवन अर्पण गर्नेछु सिन्दुर पोते घुम्टोसँगै चोली ल्याउनु सहयात्री बन्न मिठो बोली ल्याउनु जन्म घर छोडी जान्छु डोली ल्याउनु मुक्तक मैले यति बेला उठान गरेँ सञ्जिता रेग्मिकाली नामटा मकवानपुरबाट एसएमएस मार्फत यो मुक्तक पठाउनु भएको हो तपाईँ कार्यक्रम चार लाइन मुक्तक सुनिरहनु भएको छ गएको साथको अन्त्यमा मैले तपाईँको लागि राखेको सवाल माथिको जवाफ अब भने म उठान गर्छु गएको साथको अन्त्यमा मैले तपाईँको लागि राखेको सवाल थियो किन छिट्टै हराउँछन् प्यार दिएर जानेहरू किन छिट्टै हराउँछन् प्यार दिएर जानेहरू अनि हाबी हुन्छन् जीवनमा अन्धकार दिएर जानेहरू जिन्दगीमा किन सोचे जस्तो कहिल्यै हुँदैन किन जिन्दगीमा किन सोचे जस्तो कहिल्यै हुँदैन तडपाउँछन् मात्रै पीडा यादगार दिएर जान्छन् किन छिट्टै हराउँछन् प्यार तडपाउँछन् मात्रै पीडा यादगार दिएर जानेहरू किन छिट्टै हराउँछन् प्यार दिएर जानेहरू यही सवालमाथिको जवाब भने म उठान गर्छु सुरुमा म जवाब उठान गर्छु प्रकाश निष्ठुरी सलकपुर तिन इलाम तरहाल बहराइन भनेर लेख्नु भएको छ आफ्नो ठेगाना यो जवाबमा उठान गर्दैछु सच्चा प्रेम जीवनमा कहिले हराउँदैन सच्चा प्रेम जीवनमा कहिले हराउँदैन हावाहुरी अन्धकारसँगै डराउँदैन सच्चा प्रेम जीवनमा कहिले हराउँदैन हावाहुरी अन्धकारसँग डराउँदैन तिमी त झुटो माया जालमा फसेछौ तिमी त झुटो माया जालमा फसेछौ विश्वास दिनेले जरिलो विष भराउँदैन सच्चा प्रेम जीवनमा कहिले हराउँदैन हावाहुरी अन्धकारसँग डराउँदैन जवाफको लागि धन्यवाद दिन्छु प्रकाश निष्ठुरीलाई अर्को जवाफ लिन्छु अझै भूषालको जवाब हो तपाईँभन्दा पनि केही खास भेटेपछि तपाईँ भन्दा पनि केही खास भेटेपछि रहने खुसी रहने रहने खुसी रहने आस भेटेपछि तपाईँ भन्दा पनि केही खास भेटेपछि हाँसिरहने खुसी रहने आस भेटेपछि किन सधैँ गरिबको झुप्रो कुर्नु पर्यो किन सधैँ गरिबको झुप्रो कुर्नु पर्यो रानीले चाहिँ महलमा बास भेटेपछि भन्दा पनि केही खास भेटेपछि हाँसिरहने खुसी रहने आस भेटेपछि जवाफको लागि धन्यवाद दिन्छ अजयजीलाई पनि अर्को जवाफ लिन्छु अपेक्षा लामिसाने भरतपुर दस भनेर लेख्नु भएको छ ठेगाना बाध्यताले तिमीबाट हराएछु सानो बाध्यताले तिमीबाट हराएछु सानो पराईले देख्छन् भनी डराएछु सानो बाध्यताले तिमीबाट हराएछु सानो पराईले देख्छन् भनी डराएछु सानो प्रत्येक नसा नसामा प्रत्येक नसा नसाभित्र तिमी नै हुँदा प्रत्येक नसा नसाभित्र तिमी नै हुँदा सपनीमा तिम्रै नामले कराएछ सानो बाध्यताले तिमीबाट हराएछ सानो पराईले देख्छन् भनी डराएछ सानो अपेक्षा लामी छानेलाई जवाबको लागि धन्यवाद दिन्छु अर्को जवाब लिन्छु दिपक सिरियसको जवाब हो आज भोलि प्यारको व्यापार भएर होला आज भोलि प्यारको व्यापार भएर होला सबै दुनियाँ सबै दुनियाँले आज भोलि प्यारको व्यापार भएर होला सबै दुनियाँ यो स्वार्थी संसार भएर होला जिन्दगी सोचे जस्तो नहुनु कारण यहाँ जिन्दगी सोचे जस्तो नहुने कारण यहाँ उसको माया हजुरलाई पार भएर होला आजभोलि प्यारको व्यापार भएर होला जवाबको लागि धन्यवाद दिन्छु अर्को जवाब लिन्छु यो पासा सुदर्शनको जवाब हुनुपर्छ यहाँ यस्तै सुनिल पीडा हराएर जान्छ यहाँ यस्तै सुनिल पीडा हराएर जान्छ हाँसो दिन्छु भन्दै रुवाएर जान्छ सोचे जस्तै भए जीवनमा किन रुनु पर्यो निष्ठुरीहरूलाई के थाहा उनीहरूले चोट दिएर जान्छ यहाँ यस्तै सुनिल पीडा हराएर जान्छ जवाबको लागि धन्यवाद तर जाँदा जाँदै एउटा सूचना मसँग छन् म एउटा सूचना मसँग छन् यो सूचना पनि यति बेला म वाचन गरिहाल्छु आउँदो आइतबार आउँदो आइतबार यही तिस गते आइतबार मैयादेवी साहित्यिक कुञ्जको आयोजनामा मासिक मासिक रचना वाचन कार्यक्रम हुँदैछ म अन्त्यमा भए पनि सम्झिएँ मासिक रचना वाचन कार्यक्रम हुँदैछ मैयादेवी साहित्य कुञ्जको आयोजनामा मासिक रचना वाचन अन्तर्गतको दोस्रो श्रृङ्खला दोस्रो कार्यक्रम हुँदैछ बिहान सात बजे मयदेवी कलेजमा त्यसकाले गर्दा साहित्यिक मनहरू साहित्यमा कलम चलाउने साथीहरू साहित्य सुन्न मन पराउने साथीहरू साहित्यमा कलम चलाउने साथीहरूलाई सादर निमन्त्रणा भनेर यो सब यो सूचना मसँग आएको छ यो साहित्यिक मनहरूलाई म हार्दिक निम्तो दिन चाहन्छु यही कार्यक्रम मार्फत कार्यक्रमको अन्त्यमा छौँ अब भने विदा हुनुपर्छ यिनै मिठा रसिला मुक्तक सँगसँगै हामी अन्त्यमा छौँ बिदा हुनुपर्छ र मैले तपाईँको लागि एउटा सवाल राख्नैपर्छ त्योभन्दा अगाडि यो थोरै धुन यो मिठो धुन म अगाडि सार्दैछु तपाईँ कपी र कलम तयार गर्दै गर्नुहोला हजुर कार्यक्रममा तपाईँले कपै र कलम तयार पारिसक्नु भएको छ भने साथी टिप्नुहोस् अर्को साताको लागि यो सुनिलको व्यक्तिगत सवाल तपाईँको लागि जवाफ दिनको लागि यहाँलाई सहज हुनेछ किन तिम्रो यस्तो किन तिम्रो यस्तो चाहना अचम्म लाग्दैछ किन तिम्रो यस्तो चाहना अचम्म लाग्दैछ बिना कारण छुट्टिने बाहना अचम्म लाग्दैछ किन तिम्रो यस्तो चाहना अचम्म लाग्दैछ बिना कारण छुट्टिने बाहना अचम्म लाग्दैछ हिजोसम्म तिमी मेरो मुटु हौ भन्थ्यौ हिजोसम्म तिमी मेरो मुटु हौ भन्थ्यौ म प्रतिको तिम्रो भावना अचम्म लाग्दैछ बिना कारण छुट्टिने बाहना अचम्म लाग्दैछ किन तिम्रो यस्तो चाहना अचम्म लाग्दैछ यो सवाल तपाईँको लागि मैले तेर्स्याएँ यो सवालमाथिको जवाब सँगै आफूसँग भएका मिठा रसिला मुक्तकहरूलाई चाहनुहुन्छ यो सुनिलको आवाजमा पाचनुहोस् तपाईँले फेसबुक पेज प्रयोग गर्नुपर्ने हुन्छ W W W dot Facebook dot com slash चारलाइन मुक्तक सिएस डबल एआरएलआई एनइएमयुकेटिएके मुक्तक सर्च गर्नुहोस् एउटा पेज भेटाउनु छ र पेज लाइक गर्नुहोस् त्यसपछि वालमा राखेको स्टाटसमा तपाईँले कति स्टाटसको कमेन्ट बक्समा आफ्ना मुक्तकहरू यहाँले पोस्ट गर्न सक्नुहुन्छ सँगै आगामी श्रृङ्खलामा सुन्न सपन्न पाँच छब्बिस एक सासीमा पुगा यहाँको आवाजमै यहाँको मुक्तक पक्का पनि सुन्नेछौँ सम्पर्कमा आउनुभयो तपाईँ सबैलाई धन्यवाद र फेसबुकबाट मुक्तक मैले वाचन गर्न भ्याइन ती मुक्तक वाचन गर्न नभएका मुक्तक पक्का आगामी श्रृङ्खलाहरूमा क्रमैसँग वाचन गर्नेछु फोन सम्पर्कमा आउनुभयो फोन सम्पर्क आउने प्रयास गर्नुभयो तपाईँलाई धन्यवाद रेडियो सुन्नुभयो रेडियो सुन्नुको लागि अरूलाई सिफारिस गर्नुभयो एसएसबाट मुक्तक पठाउनुभयो जस कार्यक्रम सुन्नुहुने मन पराउने माया गर्नुहुने तपाईँ सम्पूर्ण सम्पूर्ण मुक्तक मनलाई सविशेष आभार मेरो आवाज तपाईँको रेडियो सेटसम्म पुर्याउँदै तपाईँ र मेरो प्रेमी पिताज निकट बनाउन सकेर मेरो आत्मीय साथी श्यामलाई प्राविधिक सहयोगको लागि धेरै धेरै धन्यवाद दिँदै कार्यक्रम चारलाइन मुक्तको आजको यो श्रृङ्खलाबाट तपाईँकै मुक्तक मनको साथी सुनिल छुट्टिन्छु नमस्कार यहाँको बाँकी फल शुभ बितोस् शुभरात्रि शुभ यो तिम्रो आसुमा मेरो दुख छ आफै